प्रतिबिम्ब हो भावनालाई सिमानाले छेक्दैन कहिल्यै दुनियाँ आफन्त देख्छ पराई देख्दैन कहिल्यै हो भावनालाई सिमानाले छेक्दैन कहिल्यै दुनियाँ आफन्त देख्छ पराई देख्दैन कहिल्यै बस केवल मुक्तकिलो मन मात्र हुनुपर्छ कोमल कलमी पच्चाप दुख्ने गरी टेक्दैन कहिल्यै कोमल कलमी पच्चाप त दुख्ने गरी टेक्दैन कहिल्यै बस केवल मुक्तकिलो मन मात्र हुनुपर्छ कोमल कलमी पच्चाप दुख्ने गरी टेक्दैन कहिल्यै हो हामीलाई पनि त्यस्तै त्यस्तै लाग्छ कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्न भनेर तम तयार रहनुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा यो चिसो चिसो अनि छिपिदो छिपिदो रातमा कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु सांगीतिक स्वागत अभिवादन गर्दछु हो भावनालाई सिमानाले छेक्दैन कहिल्यै दुनियाँ आफन्त देख्छ पराई देख्दैन कहिल्यै बस केवल मुक्तकिलो मन मात्र हुनुपर्छ कोमल कलमी पच्चाप दुख्ने गरी टेक्दैन कहिल्यै आरम्भ मुक्तकलाई फेरि दोहोऱ्याएको छु मैले आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा साक्षीमा पारिका नेपाली मुक्तकारहरूका चोटिला पोटिला र रसिला मुक्तक सुनाउँछौ सन्दर्भ हो नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाद्वारा आयोजित अनलाइन मुक्तक प्रतियोगिता कार्यक्रम बिम्ब प्रतिविम्ब विगत डेढ दशकदेखि निरन्तर मुक्तकिलो यात्रामा छ पुरस्कार वितरण समारोह र मुक्तक मेला श्रृंखला नवौंको शब्द दृश्य सहित सहकर्मी कल्पना घिमिरे नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाद्वारा आयोजित अनलाइन मुक्तक प्रतियोगितामा विजयी मुक्तकारहरूलाई माघ पन्ध्र गते शुक्रबार सर्वनाम थिएटर काठमाण्डुमा पुरस्कार वितरण गरियो पुरस्कृत उत्कृष्ट दशौं स्थानसम्मका मुक्तकारहरूको मुक्तक विभिन्न देशबाट उहाँहरूकै आवाजमा सुनाउने अभिप्रायले प्रतिष्ठानको केन्द्रले मुक्तक मेला नवौं श्रृंखला भव्य रूपले मनायो मुक्तक मेला र पुरस्कार वितरणको प्रमुख अतिथि हुनुहुन्थ्यो प्रतिष्ठानकी सल्लाहकार वरिष्ठ मुक्तकार उषा शेरचन प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा भएको मेलामा विशेष अतिथि हुनुहुन्थ्यो प्रतिष्ठानका सल्लाहकार वरिष्ठ मुक्तकार ज्ञानु वाकर पौडेल प्रतियोगिता आयोजक शाखाकी अध्यक्ष सुचित्रा खनियाले अनलाइनबाटै सम्बोधन गर्दै नेपाली मुक्तको विकास र विस्तारमा इजरायल शाखाले सहयोगी भूमिका खेलेको उल्लेख गर्दै प्रतियोगी र विजयी सबै मुक्तकारहरूलाई बधाई र शुभकामना दिनुभयो त्यसपछि प्रतिष्ठानका सल्लाहकार वरिष्ठ मुक्तकार ज्ञान वाकर पौडेलले आफ्नो चोटिला मुक्तक सुनाएर मुक्तक मेलाको शुभारम्भ गर्नुभयो प्रतियोगी मुक्तकारहरूकै मुक्तक सुनाउने क्रम शुरू भएपछि क्रमशः प्रथमदेखि उत्कृष्ट दसजना मुक्तकारहरूले प्रतियोगितामा सामेल आफ्ना पाँच पाँचवटा मुक्तक सुनाउनुभयो सर्वनाम थिएटरको प्रोजेक्टरमा पुरस्कृत मुक्तकारहरूले मुक्तक सुनाइरहँदा पुरस्कार पदक ग्रहण गर्न पुग्नुभएका आफ्ना आफन्तहरू खुशीले ताली पिटिरहनु भएको थियो प्रतियोगितामा जर्मनीका कपिल अर्याल प्रथम काठमाण्डुका सुनिल अधिकारी द्वितीय र पोर्चुगलकी साबी श्रेष्ठ तृतीय हुनुभएको थियो प्रथम द्वितीय र तृतीयले जनै पन्ध्र हजार दस हजार र पाँच हजार सहित प्रतिष्ठानको प्रतीक चिन्ह अंकित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने मुक्तक प्रतियोगितामा उत्कृष्ट दश स्थानसम्म प्राप्त प्रतियोगीहरू Vivek Dulal Chhetri UAE Sagar Bhandari Vibhor Saudi Arab Khagendra Parajuli दक्षिण Korea Bimal Giri Belgium Rabindra Dikhukpa Japan Prince Yakhya Afghanistan र लेख कार्की अन्यल कतारलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरियो गरियो प्रतियोगितामा नेपाल लगायत विभिन्न देशबाट दुई सय तीनजना मुक्तकारहरू प्रतियोगी थिए मुक्तक मेलामा अतिथि मुक्तकारका रूपमा मनोज न्यौपाने पारू स्मृति र विष्णा विरहीले पनि मुक्तक सुनाउनु भएको थियो मुक्तक मेलाकी प्रमुख अतिथि मुक्तकार उषा शेरचनले प्रतिष्ठानको इजरायल शाखाले नेपाली मुक्तकलाई विश्वव्यापीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सबैलाई बधाई र शुभकामना दिनुभयो सोही अवसरमा समारोहकी प्रमुख अतिथि शेरचनलाई प्रतियोगी प्रतियोगिता आयोजक शाखाको तर्फबाट पठाइएको मायाको चिनो प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रदान गर्नुभयो सोही दिन दक्षिण कोरियामा पनि प्रतिष्ठानको शाखा स्थापना भएको जानकारी दिइयो समारोहका सभापति एवं प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले इजरायल शाखाले आफ्नो स्थापनादेखि नै निकै रचनात्मक र सिर्जनाबाट पनि सहयोगी हात बढ़ाउन सकिन्छ भन्ने सन्देश दिँदै आएको बताउनुभयो उहाँले प्रतियोगिताको आयोजक शाखाका सबै पदाधिकारीहरूलाई धन्यवाद धन्यवाद दिँदै पुरस्कृत मुक्तकारहरूलाई शुभकामना दिनुभयो आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा अनलाइन मुक्तक प्रतियोगिताका पुरस्कृत मुक्तकिला प्रतिभाहरूलाई बधाई दिँदै उहाँहरूकै मुक्तकिलो आवाज जस्ताको तस्तै पेच्छौ नमस्कार म कपिल अर्याल हाल जर्मनीबाट नेपाल मुक्तक प्रतिष्ठान इजल शाहको यस मुक्तकिलो साहित्यिक यात्रामा सहयात्री बन्न पुगेका मेरा पाँच मुक्तकहरू यस प्रकार रहेका छन् पहिलो मुक्तक देश प्रेम एउटा झन्डा घामजुन बोकी हाँसी नै रहन्छ एउटा झन्डा घामजुन बोकी हाँसी नै रहन्छ एउटा मन शत्रु होस् साइनो गाँसी नै रहन्छ धरतीमा अब मानवता कहाँ नबुझी सोध्छौ धरतीमा अब मानवता कहाँ नबुझी सोध्छ ऊ एउटा देश छातीमा बुद्ध टाँसी नै रहन्छ एउटा देश छातीमा बुद्ध टाँसी नै रहन्छ दोस्रो समाज र राजनीति सोचेर सही जो देश अघि बढाउन सक्दछ दिएर सत्ता शक्ति शिरमा चढाउन सक्दछ राजनीति खेल जान्दैन तर आवश्यक परेमा राजनीति खेल जान्दैन तर आवश्यक परेमा समाज हाम्रो चाणक्य बनी पढाउन सक्दछ समाज हाम्रो चाणक्य बनी पढाउन सक्दछ तेस्रो विकृति र विसङ्गति नसोची केवल सुनेर जान्छौ मानवता भुलेर नसोची केवल सुनेर जान्छौ मानवता भुलेर मारेर मान्छे कुन धर्म मान्छौ मानवता भुलेर दाजुभाइ फुट्ने अस्तित्व भन्दै भागभन्दा मिलाई दाजुभाइ फुट्ने अस्तित्व भन्दै भागभन्दा मिलाई त्यही आमा लुट्ने जसको खान्छौ मानवता भुलेर त्यही आमा लुट्ने जसको खान्छौ मानवता भुलेर चौथो छ प्रकृति टपक्क टिपी स्वर्गको टुक्रा धरतीमा सारेको जमिन जल जङ्गल दिई सम्पन्न पारेको प्रकृति यति उदार बनी सम्मुख हुँदा नि प्रकृति यति उदार बनी सम्मुख हुँदा नि हेरेर बस्छौ प्रयोग गर्न हामी छौ हारेको हेरेर बस्छौ प्रयोग गर्न हामी छौ हारेको पाँचौ पढेर प्रेम निकाल हेर्छु तिम्रो मनबाट भनेर चढ्दछ कसैको नजर कसैमा मात बनेर चढ्दछ एक दुई शब्द पर्याप्त छैन बढन खातिर खानी हो माया खुसीको हात खनेर चढ्दछ खानी हो माया खुसीको हात खनेर चढ्दछ अन्त्यमा आयोजक सहभागी निर्णायकका साथै सम्पूर्ण मुक्तक मन पराउनुहुने मुक्तक सुन्न खोज्नुहुने लेख्न खोज्नुहुने पढ्न खोज्नुहुने मुक्तकिला मनहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु धन्यवाद जय नेपाल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्नुभएको थियो काठमाडौँका सुनिल अधिकारीले सर्वनाम थिएटरको प्रोजेक्टर पर्दामा पुरस्कृत साथीहरूको मुक्तक सुनेर सशरीर मुक्तक वाचन गर्न उभिनुभएका अधिकारीजी भन्दै हुनुहुन्थ्यो आफै पढ्नुभन्दा प्रोजेक्टर पर्दा हेर्दा पो आनन्द आयो नमस्कार म सुनिल अधिकारी नेपाल मुक्त प्रतिष्ठान इजरायल शाखाद्वारा आयोजित मुक्तकको अनलाइन प्रतियोगितामा दोस्रो स्थानमा रहन सफल मेरा मुक्तकहरू यस प्रकार छन् एक देश प्रेम नबुझेका होइनन् अब बुझेकै छन् साराले तन ढाकिन्न आदर्शले पेट भरिन्न नाराले घर होइन यो यो जसो तसो चलाउनलाई सवाल मेरो देशको हो चल्दैन यस्तो पाराले दोस्रो समाज राजनीति विषयमा जल्यो मानवता बुद्ध जन्मभूमिको परिहास भयो टिकापुरमा जे भयो त्यो नीतिको उपहास भयो नयाँ मुलुकको स्वप्न रगतमा लगपतिएको देखेर म सानो हाँस्यो विद्रुप हाँसो मृत्युको अट्टहास भयो तेस्रो विकृति विसङ्गति विषयमा उचित शिक्षा संस्कार दिन अभिभावक कतै चुकेको छ अमानवीय नाङ्गो नाचले मानवताकै मुखमा छुकेको छ भनिन्छ लज्जाबोधले नारी आफ्नो नजर झुकाउँछिन् नर पशुको कुकृत्यले सम्पूर्ण पुरुषको शिर झुकेको छ चौथो प्रकृति विषयको थियो अनायास पात झर्छ जब हाँगाबाट मर्छ पानी हेर कति सुन्दर जब छाँगाबाट झर्छ झर्नुको आफ्नै परिणति छ दुवैको यहाँ कोही मृत्यु वर्ण गर्छ कोही सुन्दरता छर्छ अन्तिम पाँच नम्बरको प्रणय प्रेम विषयमा थियो प्रेममा समर्पणको मूल्य बुझेरै टिकेको छु मायामा हारेरै जितिन्छ भन्ने सिकेको छु मेरो के हैसियत छ र मायाको बजारमा आज पनि तिम्रो मिठो बोलीमै बिकेको छु धन्यवाद नमस्ते म सबि श्रेष्ठ हालदेश फोनबाट बोल्दैछु सम्पूर्ण साहित्य प्रेमी मनहरू स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन म आज मेरो नेपाल मुक्तक प्रतिष्ठान इजरायलले आयोजना गरेको अनलाइन मुक्तक प्रतियोगितामा तृतीय स्थानमा पर्न सफल भएको मेरो मुक्तकहरू यहाँहरू समक्ष सुनाउन गइरहेको छु मेरो पहिलो मुक्तक छ हिमालको स्वच्छ चिसो हावा मन्द प्यारो हिमालको स्वच्छ चिसो हावा मन्द प्यारो खहरेको सुसेली झरनाको छन्द प्यारो जहाँ बसु जता रहँ मन मेरो उतै खिच्छ जहाँ बसु जता रहँ मन मेरो उतै खिच्छ खोला नाला हरियाली त्यो माटोको गन्ध प्यारो खोला नाला हरियाली त्यो माटोको गन्ध प्यारो दोस्रो छ बुझेर नि बुझ पचाउने स्वविवेकको अभाव मान्छे बुझेर नि बुझ पचाउने स्वविवेकको अभाव मान्छे मै खाऊ मै लाऊ स्वार्थीहरूको स्वभाव मान्छे भन्दिन म अरूलाई अछुतो छैन मै पनि यहाँ भन्दिन म अरूलाई अछुतो छैन मै पनि यहाँ आफू मात्र सर्वश्रेष्ठ प्राणी जगतको रवा मान्छे आफू मात्र सर्वश्रेष्ठ प्राणी जगतको रवा मान्छे तेस्रो छ मृत्यु नभए जीवन बाँच्ने किन आश हुन्थ्यो मृत्यु नभए जीवन बाँच्ने किन आश हुन्थ्यो साफ भए सबै मुटु मनमा किन त्रास हुन्थ्यो साँच्चै मान्छे मान्छे चित्र जस्तै सुन्दर भइदिए साँच्चै मान्छे मान्छे चित्र जस्तै सुन्दर भइदिए शब्द यो विश्वासमै विश्वको किन बास हुन्थ्यो शब्द यो विश्वासमै विश्वको किन बास हुन्थ्यो चौथो छ सिकाउँछिन् जीव जगत पातको ढलपल मोती हेर सिकाउँछिन् जीव जगत पातको ढलपल मोती हेर छामा आफैलाई अनि उभएर उसको अनुभूति हेर लागि परेको छ मान्छे उसकै सर्वनाशको खातिर लागि परेको छ मान्छे उसकै सर्वनाशको खातिर कस्तो हुँदो हो छाती चिरिएको धरती एकचोटि हेर कस्तो हुँदो हो छाती चिरिएको धरती एकचोटि हेर पाँचौं छ भरेर बुट्ट पत्र पत्रमा सुमधुर सुवास लेखौँला भरेर बुट्टा पत्र पत्रमा सुमधुर सुवास लेखोला टिपेर हरेक पल अनुभूतिको इतिहास लेखोला जब शब्द लहरिन्छ हृदयको किनारै किनार जब शब्द लहरिन्छ हृदयको किनारै किनार अनि हावाले बोक्ने कोमलताको कपास लेखोला अनि हावाले बोक्ने कोमलताको कपास लेखोला धन्यवाद आदरणीय मुक्त प्रेमी महानुभावहरू म विवेक दुवा छेत्री तय ठेगाना दमक झापा अहिले अबुधाबी युवाईबाट बोल्दैछु सर्वप्रथम त नेपाल मुक्त प्रतिष्ठान इजरायल शाखाद्वारा आयोजित मुक्तक प्रतियोगिता अन्तर्गत मेरो मुक्तक पनि चौथो स्थानमा परेर मेरा मुक्तकहरू यस प्रकार रहेका छन् मुक्तक एक शीर्षक देश प्रेम ग्रामदेशी र भेरपाखामा धान झुलाउनु पर्छ र भिरपाखामा धान झुलाउनु पर्छ अभाव अनि अशान्तिका पहाड फुटाउनु पर्छ र भिरपाखामा धान झुलाउनु पर्छ अभाव अनि अशान्तिका पहाड फुटाउनु पर्छ जति दुःख दिए नि अत्याचारी बैरीले हामीलाई जति दुःख दिए नि अत्याचारी बैरीले हामीलाई हर नेपालीमा एकताको गुराँस फुलाउनु पर्छ हर नेपालीमा एकताको गुराँस फुलाउनु पर्छ मेरो मुक्तक दुई शीर्षक समाज र राजनीति बोल्दै नबोल्ने हि क्रूर चुपहरू बोल्दै नबोल्ने यी क्रूर चुपहरू श्वासै रोकिने यी सस्ता धुपहरू बोल्दै नबोल्ने यी क्रूर चुपहरू श्वासै रोकिने यी सस्ता धुपहरू देशको रक्षामा उठ ए देशभक्तहरू हो देशको रक्षामा उठ ए देशभक्तहरू हो टाउको उठाउँदैछन् ल्यान्डोपहरू टाउको उठाउँदैछन् ल्यान्डोपहरू मुक्त तिन शीर्षक छ विसङ्गति विकृति द्रौपदीलाई अर्जुनको होइन दुशासनकै भर्छ द्रौपदीलाई अर्जुनको होइन दुशासनकै भर्छ कुकुरलाई साङ्लाको होइन भातकै डर छ द्रौपदीलाई अर्जुनको होइन दुशासनकै भर्छ कुकुरलाई साङ्लाको होइन भातकै डर छ के बताउ हजुर हरेक पल देखाउटी भ्रमको के बताउ हजुर हरेक पल देखाउटी भ्रमको यतिखेर नाङ्गिनेर नङ्ग्याउनेको एउटै घर छ यतिखेर र नङ्ग्याउनेको एउटै घर छ मुक्तचार शीर्षक प्रकृति घाम जुन उज्यालो चेहरा तिम्रो मुहारमा छ घाम जुन उज्यालो चेहरा तिम्रो मुहारमा छ सामित्यको इन्द्रणी सितारा तिम्रो मुहारमा छ घाम जुन उज्यालो चेहरा तिम्रो मुहारमा छ सामित्यको इन्द्रणी सितारा तिम्रो मुहारमा छ म भगत यायावर हुँ तिम्रो सहयात्रको प्यारी म भगत यायावर हुँ तिम्रो सहयात्राको प्यारी मेरो खुसीको समुद्र सारा तिम्रो मुहारमा छ मेरो खुसीको समुद्र सारा तिम्रो मुहारमा छ मुक्तक पाँच अर्थात् अन्तिम मुक्तक शीर्षक छ प्रणय प्रेम नयन खोलेर मेरो प्रिया मेरो तस्विरमा हेर्छिन् नयन खोलेर मेरो प्रिया मेरो तस्विरमा हेर्छिन् माया बोलेर मेरो प्रिया मेरो तस्विरमा हेर्छिन् नयन खोलेर मेरो प्रिया मेरो तस्विरमा हेर्छिन् माया बोलेर मेरो प्रिया मेरो तस्विरमा हेर्छिन् म भगवान त होइन एउटा साधारण मानिस नहुँ म भगवान त होइन एउटा साधारण मानिस नहुँ मधुर बोलेर मेरो प्रिया मेरो तस्बिरमा हेर्छिन् मधुर बोलेर मेरो प्रिया मेरो तस्बिरमा हेर्छिन् सम्पूर्ण मुक्तक मनहरूमा म विभोरको हार्दिक नमस्कार नेपाल मुक्तक प्रतिष्ठान इजरायलबाट आयोजित अनलाइन मुक्तक प्रतियोगितामा दुई सय तीन मुक्तकारहरू बीच उत्कृष्ट पाँचौं स्थान हासिल गर्न सफल मेरा पाँच मुक्तकहरू वाचन गर्न गइरहेको छु पहिलो मुक्तक देश प्रेमको यस प्रकार छ सगरमाथा देखिन्छ स्वर्ग झै हिमाल देखिन्छ नेपालीको आँखामा हेर त्यहाँ नेपाल देखिन्छ सगरमाथा देखिन्छ स्वर्ग झै हिमाल देखिन्छ नेपालीको आँखामा हेर त्यहाँ नेपाल देखिन्छ कैयौं ताल र नदी नाला वन पाखा र कस्तुरी हेर कैयौं ताल र नदी नाला वन पाखा र कस्तुरी हेर यो छातीमा हेर मेरो देश कति विशाल देखिन्छ यो छातीमा हेर मेरो देश कति विशाल देखिन्छ र यो दोस्रो मुक्तक समाज र राजनीतिको विषयमा राम्रो कुरामा अलिकति मान्छेभित्र घमण्ड हुन पर्छ देशद्रोहीहरूलाई सजाय फाँसीको दण्ड हुन पर्छ राम्रो कुरामा अलिकति मान्छेभित्र घमण्ड हुन पर्छ देशद्रोहीहरूलाई सजाय फाँसीको दण्ड हुन पर्छ बुझिराख्नुहोस् राजनीतिज्ञहरू र सबै जनताले पनि बुझिराख्नुहोस् राजनीतिज्ञहरू र सबै जनताले पनि युग युगान्तरसम्म मेरो प्यारो नेपाल अखण्ड हुन पर्छ युग युगान्तरसम्म मेरो प्यारो नेपाल अखण्ड हुन पर्छ र यो तेस्रो मुक्तक विकृति र विसङ्गतिको विषयमा हेर यो झुन्डिएको लास हत्या कि आत्महत्या थियो पत्ता लगाऊ सरकार त्यो पेटमा कसको बच्चा थियो हेरा यो झुन्डिएको लाज हत्या कि आत्महत्या थियो पत्ता लगाऊ सरकार त्यो पेटमा कसको बच्चा थियो नारीको सम्मान नहुने भए कोख बाँझो बनाइदिँदैव नारीको सम्मान नहुने भए कोख बाँझो बनाइदिँदैव धन्य हौ आमा अथाह असह्य त्यो प्रसव पीडा थियो धन्य हौ आमा अथाह असह्य त्यो प्रसव पीडा थियो चौथो मुक्तक प्रकृतिको विषयमा तिमी राम्री भएर तिमी माथि लेखेको गजल राम्रो मायाको झोपडी भन्दा छैन कुनै ताजमहल राम्रो तिमी राम्री भएर तिमी माथि लेखेको गजल राम्रो मायाको झोपडी भन्दा छैन कुनै ताजमहल राम्रो राम्रो त हेर्ने आँखा हुनुपर्छ र सुन्दर मन हुनुपर्छ राम्रो त हेर्ने आँखा हुनुपर्छ र सुन्दर मन हुनुपर्छ यस्तै आँखा र मनको लागि प्रकृतिको आँचल राम्रो यस्तै आँखा र मनको लागि प्रकृतिको आँचल राम्रो र यो पाँचौं अन्तिम मुक्त प्रणय प्रेमको विषयमा तिमीलाई चाँदनीसँग फुलसँग तुलना गर्छु आँखामा राखेर त्यो छवि काव्य कृति रचना गर्छु तिमीलाई चाँदनीसँग फुलसँग तुलना गर्छु आँखामा राखेर रा त्यो छवि काव्य कृति रचना गर्छु हेरेको छु जुन नजरले हेर तिमी पनि उसै गरी हेरेको छु जुन नजरले हेर तिमी पनि उसै गरी तिमीबाट सधैँ सधैँ उस्तै मायाको चाहना गर्छु तिमीबाट सधैँ सधैँ उस्तै मायाको चाहना गर्छु हार्दिक धन्यवाद हस्त नमस्कार कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप माटो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोप आँसुको टाटो हो त्यो त झरी सुकेको एक थोप आँसुको टाटो हजुर यहाँहरू अहिले मुक्त किलो सांगीतिक प्रस्तुति बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मुक्तकिला भावना पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब बक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ इमेलबाट पनि आफ्ना मुक्तकिला रचनाहरू पठाउन सक्नुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बको इमेल आईडी हो radio Pratibimba at Gmail dot com radio pratibimba at gmail.com. यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा अनलाइन मुक्तक प्रतियोगिताका पुरस्कृत मुक्तकिला प्रतिभाहरूको मुक्तक बोली जस्ताको तस्तै सुनिराख्नु भएको छ नमस्ते म खगेन्द्र पराजुले अहिले म दक्षिण कोरियाबाट बोल्दैछु अनलाइन मुक्तक प्रतियोगितामा छैटौं स्थानमा परेका मेरा पाँचवटा मुक्तकहरू सुनाउँदैछु पहिलो मुक्तक बहादुरीको कथा सुनाएर बिरालो बाघ हुने भए बहादुरीको कथा सुनाएर बिरालो बाघ हुने भए चतुर्याईको कथा सुनाएर बकुल्लो काग हुने भए नेपाल आमाको मुहार उहिले चन्द्रमा भइसक्ने थियो कपुतहरूमा अलिकति नैतिकता र लाज हुने भए मुक्तक दुई ऐन किन चाहियो विधान किन चाहियो रोगै लाग्न नदिउँ निदान किन चाहियो हिमाल पहाड तराई एमेची र काली रातै पर्न नदिउँ बिहान किन चाहियो मुक्तक नम्बर तिन गुन्डाहरू मन्त्री हुन्छन् र त विकास हुन्न छिमेकीको कुरा सुन्छन् र त विकास हुन्न चेतनशील विवेकशील जनताहरूले नै देशमा यस्तै यस्तै नेता चुन्छन् र त विकास हुन्न मुक्तक नम्बर चार जाही जुही सुनाखरी फुल्छन् गुराँस चिमाल तराई पहाड झुल्छ अनि मुस्कुराउँछ हिमाल जाति धर्म वेशभूषाको अनुपम्य स्वर्गभूमि जहाँ जाउँ छातीभित्रै ढुकढुकिन्छ मेरो नेपाल मुक्तक नम्बर पाँच मेरी सानो छुट्ने बेला रुन्न भन्थ्यौ त मेरी सानो छुट्ने बेला रुन्न भन्थ्यौ त बिदाईमा आँसु झार्नु हुन्न भन्थ्यौ त फेरि किन बलिन्द्र ती धारा आँखामा सक्छु हजुर आँसु भेल थुन्न भन्थ्यौ त धन्यवाद आदरणीय महानुभावहरू सम्पूर्णमा हार्दिक नमस्कार मेरो नाम विमल गिरी म अहिले बेल्जियमबाट बोल्दैछु अनलाइन मुक्तक प्रतियोगितामा मेरो मुक्तक सातौं स्थानमा परेको हुनाले मेरा पाँचवटा मुक्तकहरू म सुनाउनु गइरहेको छु एक शान्ति सद्भावनाको हावा बहोस् देशमा सबैसँग उच्च आत्मीयता रहोस् देशमा नयाँ संविधान आयो खुसीको संचार होस् कदापि कुनै लप्पन छप्पन नहोस् देशमा कदापि कुनै लप्पन छप्पन नहोस् देशमा दुई बलात्कार हत्या हिंसा बढ़िरहेको छ देशमा बलात्कार हत्या हिंसा बढ़िरहेको छ देशमा झुटको राकोमा संविधान डढिरहेको छ देशमा कसरी छाप टार्ने हामी गरिबले भन्दै सरकार कसरी छाप टार्ने हामीले गरिबले भन्दै सरकार महँगी चरम उकालीतिर चढिरहेको छ देशमा महँगी चरम उकालीतिर चढिरहेको छ देशमा तिन धरा तल बिर्सेर यति तल किन झाँछौ साथी शब्दले च्वास बुझ्दै पछि किन पर्छौ साथी टल्ल ढाडे नजरले हेर्दै भित्र भित्र मुरमुनिँदै सधैँ धारिलो वचन प्रहर किन गर्छौ साथी ट्वाल्ल ढाडे नजरले हेर्दै भित्र भित्रै मुरमुनिँदै सधैँ धारिलो वचन किन गर्छौ साथी चार हरिलो भरिलो मौसम पाएपछि हरिलो भरिलो र रसिलो मौसम पाएपछि लयात्मक स्वर भर्दै न्याउरीले गाएपछि दुःख सुखमा सधैँ नयाँ जीवन पलाउँछ हरा भरा सुन्दर हुन्छ वैशाख गाएपछि हरा भरा र सुन्दर हुन्छ वैशाख गाएपछि पाँच लगनशील शालीन कौशल महान पनि तिमी लगनशील शालीन कौशल महान पनि तिमी सरल मिजास प्रिय र कोमलताकी धनी तिमी खुसीको बहार ल्याउने बिहानको घाम जस्तै मनकी सुन्दर सृजनशील रूपवती पनि तिमी मनकी सुन्दर सृजनशील रूपवती पनि तिमी धन्यवाद सम्पूर्ण साहित्य मुक्त किला मनहरूमा हार्दिक नमन गर्दछु म रविन्द्र उपा खोटाङ सभा स्थायी ठेगाना भई हाल सात समुद्र पारी प्रवासी कर्मथलो जापानको टोकियोबाट बोलिरहेको छु नेपाल मुक्त प्रतिष्ठान इजरायल शाखाले आयोजना गरेको अनलाइन मुक्त प्रतियोगितामा आठौं स्थानमा पर्न सफल मेरा मुक्तकहरू वाचन गरेर सुनाउन गइरहेको छु मेरा पाँच मुक्तकहरू यस प्रकार रहेका छन् पहिलो मुक्त टालै टालाले टालेर लाउनु कतिन्जेल टालै टालाले टालेर लाउनु कतिन्जेल हामी नेपालीले दुःख पाउनु कतिन्जेल झोलामा पासपोर्ट झोलामा पासपोर्ट मुटुमा देश बोकेर झोलामा पासपोर्ट मुटुमा देश बोकेर गाउँघर छोडी विदेश धाउनु कतिन्जेल टाले टालाले टालेर लाउनु कतिन्जेल टाले टालाले टालेर लाउनु कतिन्जेल दोस्रो मुक्त हुचिल अनि कागको लडाई हो साथी हुचिल अनि कागको लडाई हो साथी गुन्द्रुक अनि सागको लडाई हो साथी साँडेको जुदाई बाछा बाछीको मिचाई साँडेको जुदाई बाछा बाछीको मिचाई केही झुङ्गा र नाकको लडाई हो साथी कुचिल अनि कागको लडाई हो साथी तेस्रो मुक्त न त टुप्पो न त टुप्पो न त फेद छ यहाँ न त टुप्पो न त फेद छ यहाँ आफ्नैले आफ्नै बेच्छ यहाँ मेरो सुप्तुलुङलाई शोधनत्र नत्र मेरो सुप्तुलुङलाई शोधनत्र नत्र केही न केही विभेद छ यहाँ न त टुप्पो न त फेद छ यहाँ केही न केही विभेद छ यहाँ चौथो मुक्तक वर्षौं भयो नखोस्रेको माटो रुँदै होला वर्षौँ भयो नखोस्रेको माटो रुँदै होला नास्रिएर एकान्तमा बाटो रुँदै होला मनमुटु भर्साएर मनमुटु भर्साएर दिलको कसौडीमा मनमुटु भर्साएर दिलको कसौडीमा थालमा पस्किएको आँटो रुँदै होला वर्षौँ भयो नखोस्रेको माटो रुँदै होला पाँचौं तथा अन्तिम मुक्तक सगुनमा सगुनमा प्यार हालेर पठाएछ उसले सगुनमा सगुनमा प्यार हालेर पठाएछ उसले गुलाबमा धार हालेर पठाएछ उसले सधैँ खुल्ला रहने दिलको ढोका ढोकाभरि सधैँ सधैँ खुल्ला रहने दिलको ढोका ढोकाभरि किन आज बार हालेर पठाएछ उसले सगुनमा प्यार हालेर पठाएछ उसले गुलाबमा धार हालेर पठाएछ उसले धन्यवाद नमस्कार म रविन्द्र दिखुपा पाप्लुखाट खुटाङ हाल टोकियो जापान दर्शन नमस्ते सम्पूर्ण साहित्यिक मनहरूमा न्यानो अभिवादन स्वीकार्नुहोला म प्रिन्स याखा प्यासी मेरो घर संखुवा सभा चैनपुर तेह्र भए हाल अफगानिस्तानबाट बोल्दैछु नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाले आयोजना गरेको अनलाइन मुक्तक प्रतियोगितामा नौ स्थान ओगट्न सफल मेरा मुक्तकहरू यहाँहरू समक्ष वाचन गरेर सुनाउँदैछु स्वीकार्नुहोला मुक्तक नम्बर एक देश प्रेम सर्वोच्च शिखर सगरमाथा किन झुकेको छ सर्वोच्च शिखर सगरमाथा किन झुकेको छ संसार जित्ने गोर्खाली छाती किन झुकेको छ बनाउन नजान्नेले नबिगारेको भए हुन्थ्यो नि बनाउन नजान्नेले नबिगारेको भए हुन्थ्यो नि तिम्रै कारण आज सारा नेपाली मन दुखेको छ तिम्रै कारण आज सारा नेपाली मन दुखेको छ मुक्तक नम्बर दुई समाज र राजनीति देशभक्तिलाई शिर काटेर शालिग बनाइन्छ यहाँ देशभक्तिलाई शिर काटेर शालिग बनाइन्छ यहाँ हत्यारालाई उमेर घटाएर बालिग बनाइन्छ यहाँ कानूनको खोल ओढेर कानूनकै उपहास गर्नेलाई कानूनको खोल ओढेर कानूनकै उपहास गर्नेलाई देशद्रोहीलाई देशको मुख्य मालिक बनाइन्छ यहाँ देशद्रोहीलाई देशको मुख्य मालिक बनाइन्छ यहाँ मुक्तक नम्बर तीन विकृति र विसङ्गति हत्यारालाई निर्दोष भनी सफाई दिन्छौ हत्यारालाई निर्दोष भनी सफाई दिन्छौ अनि बलात्कारीलाई मनोबल बढाइदिन्छौ एसिड छ्याप्नेलाई सेल्टरमा राखेर एसिड छ्याप्नेहरूलाई सेल्टरमा राखेर होलीको रङ छ्याप्नेहरूलाई दोषी बनाइदिन्छौ होलीको रङ छ्याप्नेहरूलाई दोषी बनाइदिन्छौ मुक्तक नम्बर चार प्रकृति प्रेम लेख बेसी कुना कन्दरामा हुन्छ प्रकृति लेख बेसी कुना कन्दरामा हुन्छ प्रकृति मायालुको मिठो सम्झनामा हुन्छ प्रकृति कविता मुक्तक र गजलबाट मनको बह पोख्ने कविता मुक्तक र गजलबाट मनको बह पोख्ने सृजनशील साहित्यको बगैँचामा हुन्छ प्रकृति सृजनशील साहित्यको बगैँचामा हुन्छ प्रकृति मुक्तक पाँचौं तथा अन्तिम मुक्तक प्रणय प्रेम फुल भन्यो फुला जस्तै फुलिदिए मैले फुल भन्यो फुला जस्तै फुलिदिए मैले रमाऊ भन्यो दुःख पीडा भुलिदिए मैले सबै कुरा जायज रहेछ साँच्चै पिरतीमा सबै कुरा जायज रहेछ साँच्चै पिरतीमा त्यसैले त दिलको बारी डुलिदिए मैले त्यसैले त दिलको बारी डुलिदिए मैले धन्यवाद म प्रिन्सियाका यहाँहरूबाट उजेल पर्न चाहन्छु धन्यवाद नमस्कार म लेखकार कियोन्योल अहिले दोवा कतारबाट बोल्दैछु अनलाइन मुक्तक प्रतियोगितामा दशौं स्थानमा परेका मेरा पाँच मुक्तक सुनाउँदैछु मुक्तकहरू यस प्रकार छन् पहिलो मुक्तक छातीलाई ढाल बनाई खडा छु म सिमानामा गर्व लाग्छ खट्न पाउँदा आफ्नो देशको सुरक्षामा छातीलाई ढाल बनाई खडा छु म सिमानामा गर्व लाग्छ खट्न पाउँदा आफ्नो देशको सुरक्षामा माटो जोगाउन खोज्दा यदि शहीद भए भने माटो जोगाउन खोज्दा यदि शहीद भए भने कति पनि हजुरदेखि नहुनु है मेरी आमा कति पनि हजुरदेखि नहुनु है मेरी आमा दोस्रो एउटा आगो बन्यो भने अर्को पानी हुनुपर्छ एकअर्कालाई इज्जत गर्ने राम्रो बानी हुनुपर्छ एउटा आगो बन्यो भने अर्को पानी हुनुपर्छ एक अर्कालाई इज्जत गर्ने राम्रो बानी हुनुपर्छ नेपाली हौ बिना गल्ती झुक्नुहुन्न कसैसँग नेपाली हौ बिना गल्ती झुक्नुहुन्न कसैसँग स्वाभिमानी थियौं हामी स्वाभिमानी हुनुपर्छ स्वाभिमानी थियौं हामी स्वाभिमानी हुनुपर्छ तेस्रो कुसंस्कारका बत्तीहरू निभाउनु छ यहाँ जात धर्म वर्ग भेद हटाउनु छ यहाँ कुसंस्कारका बत्तीहरू निभाउनु छ यहाँ जात धर्म वर्ग भेद हटाउनु छ यहाँ विदेशीका नक्कलहरू त्यागी मनैदेखि विदेशीका नक्कलहरू त्यागी मनैदेखि आफ्नै कला संस्कृतिमा रमाउनु छ यहाँ आफ्नै कला संस्कृतिमा रमाउनु छ यहाँ बचौथो शिरमा सधैँ मुस्कुराउने हिमाल कति राम्रो शान्ति बोकी बग्ने नदीको छाल कति राम्रो शिरमा सधैँ मुस्कुराउने हिमाल कति राम्रो शान्ति बोकी बग्ने नदीको छाल कति राम्रो पहाड़ झरना जंगल ताल प्रकृतिको धनी पहाड़ झरना जंगल ताल प्रकृतिको धनी सुन्दर शान्त हरा भरा नेपाल कति राम्रो सुन्दर शान्त हरा भरा नेपाल कति राम्रो अब पाँचौ अथवा अन्तिम मुक्तक दिलको मैलो तिमीसँगै धुन मन छ मलाई तिम्रै काखमा हाँस्न अनि रुन मन छ मलाई दिलको मैलो तिमीसँगै धुन मन छ मलाई तिम्रै काखमा हाँस्न अनि रुन मन छ मलाई बाँच्दिन झैँ लाग्छ चेल तिमलाई नपाए त बाँच्दिन झैँ लाग्छ चेल तिमलाई नपाए त जन्मौ जन्म तिम्रै मान्छे हुन मन छ मलाई जन्मौ जन्म तिम्रै मान्छे हुन मन छ मलाई धन्यवाद सबै मुक्तकारहरूलाई मुक्त किलो बधाई दिँदै चार पंक्ति थप्न मन लाग्यो मलाई पनि तिनीहरूको कुनै टोल हुँदैन तिनीहरूको कुनै टोल हुँदैन आडम्बरको कुनै खोल हुँदैन तिनीहरूको कुनै टोल हुँदैन आडम्बरको कुनै खोल हुँदैन जहाँ जान्छन् त्यही बाँच्छन् लेख्नेको त कुनै भूगोल हुँदैन हो त लेख्नेको त कुनै भूगोल हुँदैन आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाद्वारा आयोजित मुक्तक प्रतियोगिताका पुरस्कृत मुक्तकारहरूकै मुक्तक जस्ताको तस्तै प्रसार गर्यौं आयोजक शाखालाई हार्दिक धन्यवाद दिँदै यो बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओजेलिन्छु अवस्त यहाँहरूको मिठो निद्रा सपनीको सहित नमस्कार शुभरात्री पाहुना नभई बाँचिदिने म भित्रका मेरा सपना म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना विपुना दिने बाँचिदिने तै पगली धरने आँसुभित्रै खेलिरहने आँसुसितै पगली झल्ने खेली खेलिरहने प्रीत नपाई मेरा सपना विपुना न भई बाजी गी भावनामा अल्झिरने कल्पनामा अल्झिरहने भावनामा अल्झिरने कल्पना नपाई खोजिडने ती पुराना मेरा सपना बिपुना नभई बाँचिदिने म भित्रका मेरा सपना ममरे रही रहिदिने मेरा प्यारा प्यारा सपना